ঘুরে ढल्किन ढल्किन औँसीको थल्का छ झस्किन झस्किन लुङ्गी चोली लाऊ खाली लुङ्गी झस्किन झस्किन लुङ्गी चोली En छेउछन् खेल छेउछन् दोहोरीमा खेल राम्रो खेल छेउछन् खेल समुद्रमा डुबे चाहिँ हुन्छ मन हुन्छ मन लुङ्गे चोली लाऊ हुन्छ मन चस्केर भन्नै गाह्रो मन मेरो चस्केर चस्केर लुङ्गी चोली लाउ ओए ओए ओए खाली लुङ्गी चोली लाउ सजातिर दोहोरी केनाउला रोधी घरमा मसकै मस्केर मस्केर छन् सुरेको सोर्छ तिम्रो नसालु नसालु है भेट्न रोधी घर मायालु मायालु लुङ्गी चोली लाऊ ओए ओए ओए खाली लुङ्गी चोली लाऊ साझातिर घरमा छ तिम्रो नसालु